मैले बुझ्न सकिनँ भनौँ कि तिमीले बुझ्न सकिनौ र आजसम्म पनि हामी अन्जान रह्यौँ प्रेम भनेर हामीले के गरिरहेका छौँ न अर्थ छ न परिभाषा न कुनै प्रयोग हाम्रो मनले के माग्छ के भन्छ हामी त्यही विचारको पछि दौडिरहेका छौँ सायद यो गलत छ या सही हामीले मूल्याङ्कन गर्ने क्षमता राखे पनि सक्दैनौँ हाम्रो मनले कति सोच्छ के सोच्छ त्यो पनि म अनभिज्ञ छु कायर भनौँ ढुक्कले माया गरिएको छ विश्वासी भनौँ सायद मैले जति यो संसारमा कसैले गर्दैन होला अनि माया धेरै गरेको छु भनौँ भने पनि मैले जति तिम्रो मन कसले दुखायो होला र माया नै नगरेको भनौँ भने पनि तिमी बाहेक अरूसँग रमाउने क्षमता राख्न सक्दैन यो मन तिमी बिना एकछिन पनि जिउन सम्भव छैन मनै फाटे लुगा जस्तो सिउन सम्भव छैन तिमी बिना एकछिन पनि जिउन सम्भव छैन मनै फाटे लुगा जस्तो सिउन सम्भव छैन म अन्यलमा छु साह्रै नै अन्यलमा एउटा खोला उर्लेर आएको छ पौडी खेल्न नजाने होइन म तर कसैले रोक्छ त्यो खोलामा जान सँगै जाउँ भन्न पनि मान्दैन हो फेरि समयले पनि काएर बनाइदिन्छ थाहा छ किन खोला झन् झन बढिरहेको छ समयलाई दोष दिउँ समयले छलेकै छैन मलाई भाग्यलाई दोष दिउँ भाग्यले पनि ठगेको कुनै प्रमाण छैन तिमीलाई दोष दिउँ भने पनि तिमी बाहेक अरू कोही छैन जस्तो लाग्छ यो संसारमा आफैलाई तोस्थ्यौ भने पनि यहाँसम्मको प्रगति र यात्रा आफ्नै मेहनतले भएको हो सायद तिमीले मलाई बुझ्न नसक्नु अनि मैले तिमीलाई बुझ्न नसक्नु यो हाम्रो यात्राको कुनै मोड हो न चिन्न सकियो न हिँड्न सकियो तिमीले मलाई माया नगर्ने होइन अनि मैले पनि तिमीलाई माया नगर्ने त कहाँ हो र तर खै किन किन के को अभाव खडेकिन्छ यहाँ विश्वास नै गर्थिन भने पनि माया नै गर्थिन होला तर खै किन अविश्वासको बाछिटाले रुझाउँछ घरिघरि यो समय पनि कति प्रतिकूल बन्न सक्छ खै म त सोच्नै सक्दिनँ भने थाहा छ आजसम्म हामी आफ्नै मनलाई बुझ्न नसकेर लिएका छौँ भन त हामीले एकअर्काले के कति बुझेर माया गरौँ होला र आजसम्म यो सम्बन्धमा आइपुग्यौँ तिम्रो मुटुको हरेक धड्कन थाहा छ मलाई त्यो मनको हर कुनामा छु म अनि स्वयं त्यसरी छौ मेरा हरेक अङ्गमा तिमी तर पनि किन बुझ्न सक्दिनौ तिमीले मलाई अनि मैले तिमी बुझ्नै सकिन यो मनको कुरा बुझ्नै सकिन झन् त्यो मनको कुरा झन् त्यो मनको कुरा कहिले आफ्नो पराई हुँदा कहिले पराई आफ्नो हुँदा आफ्नो हुँदा बुझ्नै सकिन यो मनको कुरा कुसुम मलाई भ्रममा राखेर रा तिमीले धेरै झुट बोलेकी छौ जति बेला तिमी झुटो बोल्छौ मैले तत्काल थाहा पाएको हुन्थेँ तिम्रा झुटका सिमाना मेटिनेछन् कुनै दिन त्यो झुटको खेतीमा खडेरी लाग्नेछ कुनै दिन अनि सुक्नेछ साराको विश्वास मलाई पाखा लगाएर जसलाई माया गरेकी छौ त्यसैले तिमीलाई सुकाउनेछ अनि तिमी खडेरीमा पर्नेछौ यो संसार त्यसै चल्दैन कहिले दिन कहिले रात यस्तै हो माया गरेकी हौ तिमीले पनि तर मायाको महत्त्व नबुझेर तिमीले मलाई हेट गरेकी हौ अनि तिमी पनि आफ्नो लाइफबाट हेट हुँदैछौ म अभागीले अहिले भनेका कुराको प्रवाह नगरौली तिमी तर कुनै बेला मेरो कुराको साथ सत्य भोग्नेछौ तिमी तिम्रो हरेक क्रियाकलापको ख्याल राखेँ र त शङ्का गरेँ मैले तिमी अरूको हुन नदिनकै लागि त ख्याल राखेँ मैले त्यो तिमीलाई अपच्य रह्यो र झगडाको विषय बन्यो तिमीले चाहेको स्वतन्त्रता मैले दिन सकिनँ अनि साथ छुट्यो तिमी भएर के पाएँ मैले मेरो जीवनमा अनि तिमी गएर के पाएँ मैले मेरो जीवनमा मात्र सपना त हो सपना सजाएको थिएँ मैले तिमीलाई तिमीले भन्दा बढी जति तिमीले त्यो मान्छेले माया गरेकी छौ उसले पनि त्यति नै माया गरेको होला तर मेरो मायाको अवमूल्यन गरे पनि यो माया कसैले गर्ने छैन कुसुम तिमीलाई मैले जस्तो त मैले माया मात्र कहाँ गरेर कुसुम तिमीलाई सम्मान पनि त गरेको थिएँ नि मेरो मायाको अपमान गरेकी छौ अवमूल्यन भएको छ मेरो मायाको तर म दुःखी छैन त्यति तिमीले जे गरे पनि मेरो माया सदा सर्वदा हार्ने छैन बरु तिमीलाई हराउनेछ कुनै बेला मेरो मायालाई सताउनेछ कुनै बेला गलाउनेछ कुनै बेला त्यति बेला अति ढिला भइसकेको हुनेछ मेरो याद आउँछ मेरो बनाउँछ आउँछ एक दिन मेरो याद आउँछ मैले भन्न खोजेको तिमीले मैले जस्तो माया गर्ने मान्छे पाउँदिनौ भन्ने होइन मैले जति साथ र सम्मान गर्ने मान्छे पाउली तिमीले तर त्यो मायाको प्रकार बेग्लै हुनेछ मेरो मायासँग खेल्ने अधिकार थिएन तिमीलाई तर मैले नै दिएको हुँ त्यो अधिकार तर त्यो अधिकारले सीमा नाग्यो तिमीले दिएको माया भन्दा बढी पीडा भयो मलाई र त टाढा हुन खोज्दैछु म आज प्रयास कति गरेँ तिमीबाट टाढा हुने तर कुसुम यो स्वार्थी मन यो पापी मन यो मायालु मन यो कायर मनले कहिले मानेन हल्का सहमति जनाए पनि सकेन थाहा छ किन मानेन अनि किन सकेन तिमीलाई चोखो माया गरेर नै सकेन तिमी बाहेक अरू कसैलाई नरोजेर नै सकेन यो मनले र त कायर भएँ आज म र मलाई स्वयं कायर बनाइदिएको छ र म बदनाम भएको छु अनि मेरो मन बदनामी भएको छ बदनाम भएमा कारणले बर्बाद भएमा तिम्रै कारणले बदनाम भएमा तिम्रै कारण बर्बाद भएमा तिम्रै कारणले तिमी मनाया नमाना धोके बाज पागल हुँदैछु म तिम्रै कारणले बदनाम भए मायामा म भन्दा बढी तिमी भिजेकी हौली तर बुझेकी रहेनौ तिम्रो बुझाइ र मेरो बुझ्ने तरिका फरक छ मैले जीवनसँग तुलना गरेँ मायालाई तर तिमी धन र ज्यानसँग तुलना गर्यौ मायालाई तिमीले दौलतसँग तुलना गरिरहेकी छौ मायालाई तर मायालाई मनसँग तुलना गरेर हेर यो संसार मायाको संसार बेग्लै पाउँछौ तिमी यो संसारमा साँचो माया गर्नेहरूको लागि पनि भगवान् छ र तिमीले साथ दिनेछन् प्रेमलाई यौनसँग तुलना गरेकी छौ तिमीले र त तिम्रो अस्मिता सुन्दर छैन नि जति तिमी सुन्दर छौ सुन्दर हुनु प्रकृतिले दिएको गहना हो तर सुन्दर छु भन्दैमा प्रकृतिको नै अपहेलना गर्नु नाजायज कुरा हो जसले तिमीलाई सृष्टि गर्ने भगवान् र उत्पादन गर्ने बाबुआमालाई नै घात गरिरहेकी छौ म समानान्तर थिएँ मेरो जीवनमा मलाई मायाको महत्त्व अनि इच्छा थिएन तिम्रो तिमी आफै आएकी हो मेरो जीवनमा किन आयौ दुई दिनको लागि किन खोज्यौ मलाई धोका दिन म आफ्नो काममा त लिन थिएँ किन गऱ्यौ मलाई फोन मैले वास्ता नगरेपछि पनि किन फेरि खोज्यौ मलाई तिम्रो त्यही व्यवहारमा प्रश्न गर्छु म जवाफ दिन सक्छौ तिमी तिमीलाई मैले पहिलोपटक तिमीले फोन गर्दा भुइँको धुलो सम्झेको थिएँ तर त्यही धुलो मेरो शिरमा कसरी बस्यौ अनि तिम्रो दुई पैसे चरित्रले फसायो मलाई तिम्रो गुलाबी ओठ तिम्रो चमेली केस अनि तिम्रो पुरा सुन्दरतामा फँसेको हुँ म र त तिम्रो नजिक आएँ म फुल मग मग बसायो र आए तिम्रो रूपले मेरो मन रसायो र आए तिम्रो रूपले मेरो मन रसायो र आए फुल माग माग तर त्यो सुन्दरता खोक्रो सुन्दरता म किन पछि लागेँ त्यसको सायद आफै अनभिज्ञ छु आफैले प्रश्न गरिरहेको छु अनि आफैलाई घृणित सम्झिरहेको छु म तिमीलाई घृणा गर्दिनँ कुसुम किनकि तिम्रो व्यवहार र चरित्रले नै तिमीलाई घृणा गरिरहेको छ घृणाको पात्र त आफै बनेको छु तिमीलाई माया गरेर तिमीले हेट गर्नुभन्दा बढी आफैलाई थोकेको छु मैले मौसमी तिम्रो व्यवहारमा फसेको पापको घृणा मैले आफ्नो मनलाई ठगेँ आफ्नो मनलाई छले र तिमीलाई अँगाले तिमीले धेरै माया गरेकी छौ अझ त्योभन्दा बढी धेरैले माया गरेकी छौ तिनीहरू सबको मन राख्न खोज्दा म तिम्रो भागमा नपरेको हुनसक्छु तिम्रो मनमा बस्न नसकेको हुनसक्छु म पहिलो बन्न सकिनँ तिम्रो लागि मैले भनेको त थिएँ नि तिमीले यसअघिको रिलेसनलाई बिर्स अनि मसँग आऊ तर त्यो छुट तिमीलाई बढी भयो यत्तिको छुट तिमीले अब कहिले पनि पाउने छैनौ कसैबाट पनि म लाछार हो तिम्रो मायाको लागि र यति तल्लो स्तरको स्थानमा गिरेर यतिसम्मको छुट दिएँ तिमीलाई जति माया गर्दा पनि बिरानो किन जति माया पनि बिरानो जे हुन्छौ किन मलाई विश्वास नगरेर हो मलाई विश्वास नगरेर परै कुरा सुन्छौ किन परै कुरा ठुलो सपना सजाएको थिएँ म अभागीले तिमीलाई स्टार बनाउने तर अब तिमीलाई रातमा त्यही जुन तारासँग मात्र हेर्न सक्ने भएको छु म तिमीलाई राम्रो गायिका र मोडल बनाउने सपना सजाएको थिएँ मैले तिम्रो प्रगतिको लागि धेरै कष्ट भोग्न तयार थिएँ म तिमीलाई राम्रो होस् भने विश्वास नगरेको भगवान्सँग प्रार्थना गर्थेँ म तर तिमीले मैले देखेको स्टारको सपना देखेनौ मैले देखाएको नैतिकताको बाटो तिमीलाई काँडा बिझाएसरी भयो त्यही भएर त छुटकाएर खोज्यौ मेरो मायाबाट अनि मेरो जीवनबाट कति मिठा कुरा गर्थे होसँगै हुँदा कति माया गरे जस्तो गर्थ्यो है तर सबै खेल रहेछ कसम सबै धोका दिनको लागि गरेकी रहेछौ बिर्सन नसक्ने बनाउनको लागि गरेकी रहेछौ तिमीसँगको दोस्रो भेटमा सेक्सको अनुमति पाउनु नै मैले त्यति बेला शङ्काको विषय बनाउनु पर्ने थियो तर म अनुभवी नै कहाँ थिएँ र त्यति नत्र त गर्थेँ नि तिम्रो मोबाइल घन्टौँ व्यस्त हुँदा नै मैले भइरहोस् यो यस्तै रहेछ भनेर छोड्न सक्थेँ तर मैले भइरहोस् राम्रै मान्छेको काम लाग्ने फोन होला भनेर स्वतन्त्र छाडेँ तर अब त झन स्वतन्त्र भएकी छौ तिमी तिम्रो कुनै कुरामा हस्तक्षेप गर्दिनँ म अनि ख्याल पनि गर्दिन चाहे प्रगति गर चाहे बिग्र अब मेरो विषयको कुरा होइन त्यो प्रगति गरिछौ भने पनि तिमीलाई त्यति सकारात्मक तरिकाले हेर्न सक्दिनँ म किनकि तिमी मेरो सेक्सको खेलाउन कि एउटा नतर्की जस्तै हौ र नराम्रो भएछ भने पनि तिम्रो जीवनमा बल्ल खाइस भन्नुभन्दा अरू केही हुने छैन किनकि तिमीले घात गरेकी छौ मलाई खेलेकी छौ मेरो जीवनमा रुवाएकी छौ मलाई एक्लो पारेकी छौ मलाई यसको लागि म माफी चाहन्छु कसम तिमीबाट सँगै जिउने बाचा गऱ्यौ मसँग कसम खायौ माया गर्छु भनेर तर त्यो सबै झुटा नितान्त झुटा मन्दिर गयौँ हामी मेरो साथीकोमा गयौँ हामी अनि मैले दिएको पोते लगायौँ जुन मैले नै चुनिदिएँ तिम्रो गलाबाट अब तिम्रा बाचा तिम्रा कसम सबै विगत भइसकेका छन् नमिठो विगत सँगै जुने बाछा गरी चट्टै छाडी गयो तिमी सँगै जिउने बाछा गरी चट्टै छाडी गयो तिमी जति भुल्न खोजे पनि मुटु भित्रै रह्यो तिमी जति भुल्न खोजे पनि मुटु भित्रै रह्यो तिमी जसलाई तिमीले माया गरेकी छौ उसको आँखामा हेर्नु त्यो आँखामा एउटा खुसी देख्छौ त्यो खुसी मैले सधैँ चाहेको खुसी अनि तिमीले कहिले नबुझेको खुसी मैले चाहे तिमीले बुझिनौ मेरा मनका इच्छाहरू तिम्रा मनका इच्छाहरू पनि मैले कति दबाएँ होला कति ठाउँमा रोकेँ होला तर खैर मलाई अब पछुत मानेर बस्ने समय छैन केही गर्नु छ मलाई समाजले त छुट्टाएको थियो तिमीले पनि छुट्टायो अछुत भनेर जातको अंश लगायौ मेरो मायालाई जातको अंश लगायौ मेरो मायालाई मेरोबारे सबै थाहा थियो पहिले नै किन जातिवादको विचार बोकेर मलाई हेट गरेनौ तर आज म तिमीलाई छुन नसक्ने भएपछि यो किचलो झिक्छौ खैर केही छैन कुसुम तिमी खुसी रहनु आफ्नो जातको मान्छेसँग विवाह गर्नु अनि बन्छ तिम्रो संसार मेरो नजिक आयो भने पनि तिमी अछुत हुन्छौ मैले दिएको कुनै वस्तु तिम्रो समीपमा रह्यो भने पनि तिम्रो व्यक्तित्व पनि अछुत होला तिमी सम्पन्न छेउ निश्चल छेउ तिम्रो हातको पानी नचल्ने बनाउन चाहन्न म बिरानो यो मन्दिरमा बिरानो यो मन्दिरमा कुनै दियो बल्दैन न मेरो सामु तिमी न मेरो सामु तिमी मैले छोएको पानी चल्दैन यहाँ धेरै कुरा पाइन्छ अनि धेरै कुरा गुमाइन्छ यी घटनाले जिन्दगीमा धेरै असर गर्छ माया पाउनु मात्र पनि त होइन मेरो भाग्यमा जे लेखे त्यही पाएँ तिमीले जे दियौ त्यही पाएँ अनि नियतिले जता भन्यौ त्यतै हिँडेँ गल्ती त कहाँ हो र मेरो गल्ती त मेरो भाग्यको हो अब तिमी मेरो र म तिम्रो हुने सपना देख्न छाडिसकेको छु मलाई माया गर भन्दिनँ मेरै भन भन्दिनँ किनकि तिमीले नै यो मुटु टुक्रा पारेकी छौ यो टुक्रा पारेको मुटुमा अब तिमी अड्ने ठाउँ नै कहाँ छ र सपनाको मिठो संसार उजाडेर जाने सपनाको मिठो संसार उजाडेर जाने त्यो अभागी मान्छे तिमीले टुक्रा पारी गएको मुटु सम्हाल्न आउने मान्छे को होला खै त्यो दुखीलाई तिमीले दिएको दर्द मेटाउने अधिकार थपिएको छ खैर जे होस् म बिना तिमी खुसी नै छौ त तिमी बिना पनि म खुसी हुनैपर्छ मेरो जीवन एक्लो नबित्ला मलाई पनि माया गर्ने ख्याल गर्ने खुसी दिने मान्छे त आउला यो संसारमा जुन तिमीले दिन सकिनौ तिमीले सकिनौ दिनौ पनि भन्दिनँ म तिमीले चाहिनौ भन्नु उचित ठाने मैले नचाहेर नै त दिइनौ तिमीले साथ मैले लाख बिम्ती गर्दा पनि अब पुराना कुरा सम्झेर रुनु छैन मलाई दुःखी हुन पनि छैन अनि पछुताउनु पनि छैन अब म तिमी बिना पनि खुसी र सुखी हुन्छु र तिमीले भन्दा पनि बढी माया गर्ने मान्छे पाउँछु जिन्दगीमा आउँछ भनेर प्रमाणित गर्नु छ तिमी पनि प्रतिशोध हो मेरो जीवनको मेरो के हो र मायाको गर केही छैन यो समाज त्यसैमा गढेको छ जति माया गरे तिमीलाई सबै भुले घर गइन आफ्नो उपचार गरिन रोग बिर्सेँ तिम्रो हरेक क्रियाकलापको ख्याल राखे यो त के हो र यसको हजार गुणा बढी माया गर्ने मान्छे पाएकी छौ ख्याल गर्ने मान्छे पाएकी छौ तिमीले मैले भन्दा बढी माया गर्ने मान्छे पाएकी छौ हौली म त्यही कामना गर्छु त्यो मान्छे त्यो भाग्यमानी मान्छे जसले तिम्रो साथ पाएको छ तिम्रो मन चितेर मलाई रुवाएर त्यसैले मैले भन्दा बढी माया गरोस् त्यो उसले पनि माया गरोस् तिमीलाई मैले जति उसले पनि माया गरोस् तिमीलाई मैले जति तिमी टाढा भयो भन्दा दुख्दो रहेछ कता कति तिमी टाढा भयो भन्दा दुख दुख्दो रहेछ कता कति पढाइको भयो भने पीडा भएको होइन मलाई हो पढाइको भयो भने पीडा भएको होइन मलाई तिम्रो खुसी बाहेकहरू केही चाहिँदैन मलाई तिम्रो खुसी बाहेक अरू केही चाहिँदैन मलाई उसले पनि माया गरोस् तिमीलाई मैले जति कुसुम म तिमीबाट टाढा हुनुको मुख्य कारण नै तिमीले बोलेको झुट र तिमीले गरेको घात र बदनामी हो ढाँटेर कुनै केटालाई भेट्न जानुभन्दा ठुलो घात के हुन सक्छ र एउटा चोखो माया गर्ने मान्छेलाई तिमीले बाबालाई एउटा मलाई अर्को अनि तिम्रो साथीलाई फेरि अर्को ठाउँ भनेर कसले भेट्न गयो सायद तिमीलाई माया गर्ने मान्छेले भेट्न गयो जसले गर्दा मेरो जन्मदिनको पनि प्रभाव भएन तिमीलाई त्यो दिन तिम्रो प्रतीक्षामा दिन कटाएँ कति रोएँ तर तिमी आएनौ सायद तिमी त्यो दिन मैले चाहेको भन्दा बढी खुसी थियो होला र आएनौ खैर केही छैन कुसुम तिमीबाट खुसी चाहनु नै मेरो दुःखको मूल बन्यो तिमीलाई पढाउने तिम्रो हरेक सुख दुःखमा साथ दिने तिम्रो जीवन साथी भन्ने अनि तिमीलाई स्टार बनाउने सपना सपना नै रह्यो र टुट्यो अब म चाहन्न अर्को जुनी तिम्रो बन्न म भगवान्सँग त्यति विश्वास पनि राख्दिनँ त्यही भएर अर्को जुनीको कल्पना पनि गर्दिनँ म उसैको भाउ अर्कै जन्म पायो भने पनि उसैको हुनु किनकि तिमी मेरो भागमा नै छैन भने पाऊ भन्नु ठिक होला पाउँछौ भने पाउ भन्नु ठिक होला मलाई छोडी जान्छौ भने मलाई छोडी जान्छौ भने जाऊ भन्नु ठिक होला छ यहाँ अर्को जन्म फर्किएर आउने पूर्व जन्म लाको माया उसैलाई पाउने पूर्व जन्म लाको माया उसैलाई पाउने अरूलाई अनि तिम्रो परिवारमा देखिने एउटा नमिठो धोकेबाज भए म अनि तिम्रो अघि अछुत र साथीको अघि अलि बदनामी भए म त्यो तिमीले पनि बुझेकै होली कारण त अब मायाको सहानुभूति म मात्र यति छ तिमीले काले कान्छा कान्छु अनि कान्छो भनेर बोलाउँथ्यौ त्यो शब्द कतै सुन्दा तिम्रो प्रतिबिम्ब मानेर झस्किउँला सायद तर त्यो प्रयास गर्छु ती शब्दहरू बिर्सिने फेरि पनि म अन्त्यमा भन्छु खुसी रहनु सुखी रहनु त्यसैमा म खुसीको अनुभूत गरौँला तिम्रो प्रकृति देख्न पाऊ तिम्रो राम्रो छ अरे भन्ने सुन्न पाऊ त्यही हो मेरो चाहना अहिले पिता सधैँका लागि पिता पाएको छौँ उही तिम्रो काले गयो तिमीले त मारो मेरो त तिमीलाई सम्झिने मानी भयो सम्झिने बानी भयो उसैको यादमा यो जिन्दगी गए